पहिला त मेरो दिदी र बिमाको कुरा खुबै मिल्थ्यो हामी एकदम रमाइलो साथी जस्तै थियौँ एकदम राम्रो साथी जस्तै थियौँ सरी हरेक अकेजनमा मलाई पेनाले पैसा दिनुहुन्थ्यो र नयाँ नयाँ कपडाहरू ल्याइदिनुहुन्थ्यो कहिलेकाहीँ हामी तिनैजना बाहिर घुम्न पनि जान्थ्यौँ अहिलेसम्मको मेरो लाइफको एकदम रमाइलो रमाइलो गइरहेको थियो मलाई सेक्सको एकदम धेरै इच्छा लाग्छ इच्छा लाग्छ मलाई सेक्स गर्न मन लाग्छ यो मेरो पहिलेदेखिको इच्छा थियो झापामा बस्दा पनि मेरो साथीहरूले कति धेरै पोनहरू मोबाइलमा कपी गरेर लिएर आउँथे अनि हामी सबै सँगै बसेर हेर्ने गर्थ्यौँ सो मलाई सेक्सको बारेमा नलेज पहिलेदेखि नै थियो सो मलाई सेक्स गर्ने एकदम इच्छा जागेको थियो काठमाडौँ आएको धेरै भएको थिएन यता खासै मिल्ने साथीहरू पनि त्यति थिएनन् सो पोनहरू हेरेर मलाई बा पोनहरू हेर्ने बानी मेरो छुटिसकेको थियो दिनको कुरा हो म अर्को रुममा राति सुतिरहेको थिएँ अनि करिब करिब एक बजे मलाई निन्द्रै लागेन पानी पिउन भनेर म किचनतिर गएँ त्यति बेला मैले दिदी बिहानको रुमबाट केही आवाज सुने त्यति बेला ढोका खुल्लै थियो सायद दिदीले ढोका लक गर्न बिर्सिनु भएको थियो जस्तो लाग्यो अनि म पनि पिए पानी पिएर दिदीको रुम नजिकै पुगेँ दिदीले गरेको आवाज सुने मलाई त्यस्तो बेला त्यो बेला कस्तो डर लाग्यो कति दिदीलाई केही त भएन भनेर कस्तो मनमा पिर परिरहेको थियो मैले बिस्तारै ढोका ढोकाले ढोका ढोकाल्दा त दिदी दिदीको माथि त भेडा उफ्रिराख्नु भएको थियो दिदी भेडा त्यति बेला चिकेर बसिराख्नु भएको थियो दिदी र भेडा दुवैजना नाङ्गे भएर ल्याम्की ल्याम्बेडाले दिदीको पुत्तीमा भेडाको लाडो भित्र बाहिर छिराइराख्नु भएको थियो दिदी बेनाको ढाडमा हात राखेर सुमसिमाउँदै ओया ओया ओया ओया <laughs> गरेर गर्दै हुनुहुन्थ्यो त्यो करिब मैले पाँच मिनटसम्म ढोका बाहिर बसेर हेरेँ मैले अहिलेसम्म लाइभ सेक्स गरेको कसैलाई देखेको थिइनँ त्यो मैले फर्स्ट टाइम लाइभ देखेको थिएँ लाइफमा म त्यहाँबाट आफ्नो रुममा गएँ मेरो कुतीबाट पानी खस तप खस्न थालिसकेको थियो मलाई ओमाई oh घर पोती पोती भल्का खेलाएँ मैले अर्को दिन त्यो दिन त त्यसरी नै बित्यो